नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकुट खबर एफएम म्यानमा एक सय दुई थोप्लो चार मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकुट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू प्रहरीद्वारा गलकुटमा सचेतनाका लागि पाँच मेय सहरी चालक र यात्रुसँगै कार्यक्रम नगर प्रमुख गैरीलाई दुई राजनीतिक दलद्वारा ज्ञापन पत्र प्रस्तुत ताराखोला गाउँ कार्यपालिकाको पचासौँ बैठक सम्पन्न गलकोट नगरपालिका वार्ड नम्बर तिन र छमा पचासी वर्ष माथिका वृद्धहरूलाई दसैँ खर्च रकम हस्तान्तरण र बागलुङमा फोहोर उठाउने गार्ड सहकारीको गादी प्रहरी नियन्त्रणमा बागलुङ बजारमा अनुगमनका क्रममा विभिन्न कैफियतहरू फेला ओ, दाइ दाइ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 छन् आज नगरपालिकाको कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी नेकपा राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका हुन् गलकोट नगर पालिकाले घर नक्सा पास तथा घर कायम सम्बन्धी सूचना प्रकाशन गरी कार्यान्वयन गर्ने क्रममा नक्सा बनाउने शुल्क मन मनपरी भएको नक्सा बनाउने कन्सल्टेन्सीले नगरपालिकामा कर नबुझाएको तथा नगरमा दर्ता नभएको आरसिसी घरहरूको नक्साङ्कन सूचीकृत गर्ने गर्नै पर्ने नगरेको जग्गा व्यवस्थापन नगदको जग्गा व्यवस्थापन बजार अनुगमन तथा सुपथ मूल्य पसलको निर्धारण सूचना प्रवाह कोरोना भाइरसको नियन्त्रण तथा न्यूनीकरण लगायतका विषयमा ध्यानकर्षण सहित ज्ञापन पत्र नगर प्रमुख गैरीलाई हस्तान्तरण गरिएको हो नेपाल कम्युनिस्ट पार्टी नेकपाका गलकुट नगर अध्यक्ष ललित श्रेष्ठ राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टङ्कबहादुर केसीद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको ज्ञापन पत्रमा गलकुट नगरपालिकाले घर नक्सा पास तथा सूचीकृत गर्ने लगायतका विषयमा गलकुट नगरपासवासी जनतामा असन्तुष्ट रहेकोले बिरुवा छलफल गरी समृद्धि र सु समृद्धि र सुखी गलकोट निर्माणको अभियानमा लाग्नुपर्ने उल्लेख गर्दै आपसी छलफल मार्फत समस्या समाधान गर्न ध्यान आकर्षण गराउन चाहन्छ उल्लेख गरिएको छ ज्ञापन पत्र बुझ्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले गत वर्षको तुलनामा नक्साङ्कन र सूचीकरणको लागि पचास प्रतिशत रकम घटाएको बताउनुभयो उहाँले ज्ञापन पत्रमा उल्लेखित सुझावहरूलाई मध्यनजर गर्दै आगामी दिनमा सुधार गर्दै अगाडि बढ्ने र घर नाप नक्सा पास सम्बन्धमा नबुझेका कुराहरू प्राविधिक रूपमा बुझाउने कार्य भएको बताउनुभयो कार्यक्रममा गलको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा प्रशासकीय अधिकृत तुलबहादुर विक इन्जिनियर बलबा बल विक्रम दाहाल नेकपाका नगर अध्यक्ष ललित शिरिष तिलक उप्रेती हर्कबहादुर पाण्डे राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष टङ्कबहादुर केसी जिल्ला सदस्य पदम श्रेष्ठ लगायतको सहभागिता भएको ध्यानकर्षण कार्यक्रममा पुराना घरहरूको नक्साङ्क नक्सा निर्माण तथा नक्सा बापत कन्सल्टेन्सीले निले मूल्यको आधार तथा नगर क्षेत्रभित्र रहेका सबै प्रकारका घरहरूको वर्गीकरण लगायतको विषयमा छलफल भएको बताइएको छ ताराखोला गाउँ कार्यपालिकाको पचासौँ बैठक सम्पन्न भएको छ बैठकमा ताराखोला गाउँपालिकाको सार्वजनिक खर्च मितव्ययता गर्ने सम्बन्धी निर्देशिका दुई हजार सतहत्तर र ताराखोला गाउँपालिकाको एकीकृत नमुना केयर फर्म सञ्चालन सम्बन्धी कार्यविधि दुई हजार सतहत्तर तयार गरिएको छ ताराखोला गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने कार्यविधि दुई हजार चौहत्तर समेत संशोधन भएको छ त्यस्तै बैठकमा बौद्धिस्य सवालको निर्माण कार्य अन्तिम चरणमा पुगेकोले भुक्तानी गर्ने अस्थायी कोरोना अस्पताल अस्पताल स्थापना गर्ने अस्पतालमा आवश्यक जनशक्तिको लागि एकजना डाक्टर दुईजना नर्स र एकजना कार्यालय सहयोगीको पदपूर्ति गरिएको छ त्यस्तै कोरोना अस्थायी अस्पताल दसैँपछि बहुद्देशीय सभाहालमा स्थापना गर्ने निर्णय भएको छ कोरोना अस्थायी अस्पतालमा काम गर्ने स्वास्थ्य कर्मीहरूले कोरोना अस्थायी अस्पतालमा कोरोना संक्रमित नभएसम्मको लागि अर्को स्वास्थ्य चौकीमा काम गर्ने चाडपर्वमा वैशायाममा बिग्रिएका बिग्रे भत्केका बाटोहरू सरसफाई गर्ने गाउँपालिका भेट रहेका विद्यालयहरूको लेखा परीक्षण गर्न लेखा परीक्षकहरूको रोस्तर तयार प्रयोजनको लागि सूचना प्रकाशित गर्ने निर्णय भएको ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कन्देलले जानकारी दिनुभयो बैठक ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरतीको अध्यक्षता तथा राम प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कण्डेलको सहजीकरणमा सम्पन्न भएको थियो गलकुट नगरपालिका वडा नम्बर तिनको कार्यालयले आज वृद्धहरूलाई दसैँ खर्च बापतको रकम हस्तान्तरण गरेको छ आज गलकुट नगरपालिका वडा नम्बर तिनको कार्यालयले पचासी वर्षभन्दा माथिका वृद्धहरूलाई वडा कार्यालय परिसरमा पन्ध्रजनालाई तिन हजारका दरले रकम हस्तान्तरण गरिएको गलकुट नगरपालिका वडा नम्बर तिनका वडा सदस्य बेलबहादुर बोरा छेत्रीले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 नलिन पत्र पठाएको थियो नियन्त्रणमा लिनका लागि आदेश दिएको कुरा भने नगरपालिकाका सूचना अधिकारी युक्त प्रसाद सुवेदीले इन्कार गर्नुभयो खै थाहा भएन किन कसरी नियन्त्रणमा लिए सुवेदीले भन्नुभयो बुझेर जानकारी गराउला नगरपालिकाले एकतर्फी सम्झौता भङ्ग गरेर सहकारीले नोक्सानी पुगेको भन्दै जिल्ला अदालतमा मुद्दा समेत परेको छ सहकारीले अदालतमा बैसठी लाख रुपियाँको नोक्सानी भराउनु पर्ने र एक वर्ष बाँकी बनाएको सम्झौता निरन्तर हुनुपर्ने माग गरेको छ विचाराधीन मुद्दाको टुङ्गो नलाग्दै ट्र्याक्टर नियन्त्रणमा लिने काम राम्रो नभएको अधिवक्ता राम शर्माले बताउनुभयो जथाभावी शुल्क लिएको भए रोक्नुपर्छ तर फोहोर उठाउने नपाउने भन्ने भएन शर्माले भन्नुभयो नगरपालिकाले फोहोरको दिगो व्यवस्थापनको लागि काम गरेर सहकारी गलत थियो भन्ने देखाउन सक् देखाउन सक्नुपर्छ आफ्नो सवारी साधन प्रहरी नियन्त्रणमा राखेर नगरपालिकाले सहकारीले त्रासमा पार्न खोजेको अध्यक्ष सुरेश श्रेष्ठ ले बताउनु भयो हामीले न्याय खोजेका हौ नगरपालिकाले बल प्रयोग गरेको छ श्रेष्ठले भन्नुभयो नगर परिषद र राजस्व परामर्श समितिको निर्णय बिना सम्झौता तोड्नु नै गलत रहेको छ नियमित रूपमा बजार अनुगमन अनुगमन गर्दै आएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङले बजार अनुगमनमा विभिन्न कैफियतहरू फेला पारेको छ अनुगमनको क्रममा लेबल नभएका सामानहरू बिक्री वितरण मूल्य सूची नभएका तथा अपडेट नभएको म्याद नागेका नापतोल प्रमाणीकरण नभएका खाद्य तथा खाद्यान्न वस्तुहरू भेटिएको हो घरेलु तथा साना उद्योग कार्यालयले बागलुङको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जिल्ला प्रहरी कार्यालयले पत्रा पत्रकार उपभोक्ता मञ्चको प्रतिनिधित्व रहेको थियो बागलुङ बजारका नौवटा ठुला खाद्यान्न पसलको अनुगमन गरेको छ बजार अनुगमनको क्रममा बरामद भएका म्याद नागेका खाद्य तथा उपभोग्य सामग्री नष्ट गरिएको छ यसअघिको अनुगमनको क्रममा दिएका सुझावको केहीले पालन गरेको पाइएको घरेलु तथा साना उद्योग कार्यालय बागलुङका प्रमुख गुमादेवी शर्माले बताउनुभयो अनुगमनको क्रममा विगतमा जस्तो म्याद गुज्रेका सामानको बिक्रीमा कमी आएको पाइएको बताउनुभयो पसलहरूमा प्याकिङ गरिएका सामानहरूमा लेबल प्रश्न नभएको केही सामानहरूको उत्पादन गरेको कम्पनीको ठेगाना स्पष्ट नरहेको लगायतका सामानहरू फेला परेकाले व्यवसायलाई सचेत बनाएको जनाइएको छ सामान्य अवस्थामा भन्दा बढी उपभोग हुने मानिएका चाडपर्वहरू आउन लागेका बेला खाद्यान्न तथा अन्य दैनिक उपभोगी वस्तुहरूको माग झन अधिक हुने निश्चित छ माग उच्च हुने तर वस्तु कम हुने हुँदा र बढी मूल्यमा बेच्ने नाममा व्यापारीहरूले गर्ने कालो बजारीले उपभोक्ताहरू झनै मर्कामा पर्ने गरेका छन् भात मुखैमा आइपुग्दा समेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकेको साल ट्रेनिङ कर्पोरेसन बागलुङ कार्यालयले जनाएको छ अघिल्ला वर्षहरूमा एतिन्जेल पसल खुलिसक्थ्यो ठुला पर्वलाई लक्षित गरी सञ्चालन गरिने सुपथ मूल्य पसलबाट उपभोक्ताले थोरै भए पनि राहत पाउँथे चिनी नआएकोले पसल खोल्न सकिएन कार्यालय प्रमुख मनोज कुमार श्रेष्ठले भन्नुभयो संस्थानमै चिनीको अभाव छ स्थक भएका केही ठाउँमा पसल खुले पनि पर्याप्त छैन उहाँले भारतबाट चिनी खरिदको प्रक्रिया सुरु भएकाले जिल्लामा आउँदा साथ छोटो समयका लागि भए पनि सुपथ पसल सञ्चालन गरिने बताउनुभयो चिनी आउन अझै सात दिन बढी लाग्ने देखिन्छ ढिलो गरी भए पनि उपभोक्ताले सेवा दिन प्रयासरत छौ उहाँले भन्नुभयो चिनी उपलब्ध भएपछि भौतिक दूरी कायम गरी बिक्रीको प्रबन्ध मिलाइने प्रमुख श्रेष्ठले उल्लेख गर्नुभयो कार्यालयले वर्षेनी चाडबाडलाई लक्षित गरी बजार भावभन्दा सस्तोमा चिनी नुन बिक्री गर्दै आइरहेको छ चिनीको भण्डारण रेतिए पनि नुनको भने अभाव छैन पसल खोलेर नुन मात्र बेच्दा प्रभावकारी नहुने कार्यालयको थहर छ सुपथ मूल्य पसल सञ्चालनमा आउँदा दैनिक सय उपभोक्ताको काम लाम लाग्छ विध व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीले नै हम्मी हम्मी पर्छ ज्यादादारमा अतिरिक्त कर्मचारी नै राखेर सेवा दिने गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ पसलमा करोडौँको कारोबार हुन्छ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले चिनी ल्याउन थप पहल गर्नुपर्ने बताउनुभयो बजारमा चिनीको भाव बढेको छ यस्तो बेला सुपथ पसल खोल्न सके उपभोक्ता हितमा हुन्थ्यो उहाँले भन्नुभयो हामीले पनि सार्क ट्रेडिङ र जिल्ला प्रशासनले यो विषयमा ध्यानकर्षण गराइरहेको छ काठमाडौँ लगायत ठाउँमा खाद्य संस्थान र साल ट्रेनिङले ट्रेडिङले सुपथ पसल खोलेर उपभोक्ताले सेवा दिइरहेको उहाँको भनाइ छ अघि खोलेको पसल